विकास कार्यालयमा आवश्यक परिमाण र सो परिमाण अनुसारको रकम सहित निवेदन पेश गर्न हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण निर्माण गरिएको छ जिल्ला कृषि विकास कार्यालय डडेलधुरा सूचना सूचना सूचना यही मक्सिर आठ गतेदेखि पन्ध्र गतेसम्म पूर्वाञ्चलमा हुन गइरहेको सातौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको सिलसिलामा जिल्ला छनौट गर्नुपर्ने भएकाले सो परियोजनका लागि खेलाडी नाम दर्ता गर्नुपर्ने भएकाले तपसिल बमोजिमका खेलहरूमा सहभागी हुन चाहने खेलाडीहरूले यही भाद्र बीस गतेसम्म यस डडेलधुरा खेलकुद विकास समितिको कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ छनौट हुने खेलहरू football athletics boxing volleyball taekwondo karate भारोत्तोलन टेबल टेनिस कबड्डी कुस्ती ब्याडमिन्टन चेस ह्यान्डबल र क्रिकेट थप जानकारीका लागि सम्पर्क जिल्ला खेलकुद विकास समितिको कार्यालय टोडी खेल डडेलधुरा सम्पर्क नम्बर शून्य छ्यानब्बे चार बिस तिन त्रिसठी मोबाइल अन्ठानब्बे अडचालिस बहत्तर बयासी त्रिसठी प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनबीबाट प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना अनि म भूपेन्द्र विष्ट सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु कैलालीको धनगढ़ीमा अत्याधुनिक र सुविधा सम्पन्न स्वास्थ्य प्रयोगशाला संचालनमा आएको छ धनगढ़ीको सेती अञ्चल अस्पताल अगाडि national path lab and research centre सञ्चालनमा आएको हो कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नेशनल ल्याबको उद्घाटन गर्नु भएको छ सो अवसरमा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी रिजालले सुविधा सम्पन्न ल्याब सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दाले थप सेवाहरू पाउने बताउनु भएको छ अब जाँचका लागि अन्यत्र जानु परेन यस क्षेत्रका जनताले धनगढ़ीमै सेवा पाउने भए उहाँले भन्नुभयो ल्याब अनुगमनको जिम्मा पनि हाम्रै भएकाले आगामी दिनमा पनि सेवा सुविधा गुणस्तरीय होस् झण्डै पाउने दुई करोड़को लगानीमा नेशनल ल्याब सञ्चालनमा आएको हो बुटओलमा मुख्य शाखा रहेको सेन्टरले धनगढ़ी शाखा सञ्चालनमा ल्याएको हो क्यान्सर मार्कर हेपाटाइटिस कल्चर तुरन्त एचआईभी जाँच निसन्तान दम्पतिको जाँच मुटु रोगीको जाँच भिटामिन थाइराइड लगायतका धेरै सेवाहरू दिने ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले जानकारी दिनुभएको छ अहिलेसम्म यहाँ नहुने जाँचहरू काठमाडौँ भारतका शहर लगेर जानु पर्थ्यो भने धेरै समय पनि लाग्थ्यो अब सहज रूपमा तुरून्तै सबै किसिमका जाँचहरू हुन्छन् प्रबन्ध निर्देशक जोशीले भन्नुभयो स्थानीय स्तरमै गुणस्तरीय प्याथोलोजी सेवा सस्तो मूल्यमा पाइनेछन् सुदूरपश्चिमका जनताहरूले राम्रो गुणस्तरीय सेवा सस्तो र सहज रूपमा पाउँछन् धेरै जाँचहरू हुन नसकेर अहिले अन्यन्त्र जानुपर्ने र पठाउनु पर्ने बाध्यता यस क्षेत्रमा रहँदै आएकोमा अब त्यो समस्याबाट पनि बिरामीहरूले छुटकारा पाउने संचालकको दावी दावी छ कर्मीहरू पनि करोड़ौंको लगानीमा स्थापना भएको ल्याबले यस क्षेत्रको स्वास्थ्य सेवालाई थप बलियो बनाउन मद्दत मिलेको बताएका छन् अब कुनै पनि स्वास्थ्य जाँचहरूका लागि कतै जानुपर्ने र घर आँगनमै सेवा पाइने सेती अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर सूर्यबहादुर गुरूङले बताउनु भएको छ अब हामीलाई पनि बिरामीहरूको उपचार गर्नका लागि सजिलो भएको छ नेपालगंज वा अन्यन्त्र पठाउनु पर्दैन समयमै उपचार गर्न सकेमा बिरामीहरूको ज्यान बच्छ मेडिकल सुपरिन्टेण्डेन्ट गुरूङले भन्नुभयो गर्न नसक्नेहरूलाई सस्तो वा निशुल्क रूपमा पनि सामाजिक उत्तरदायित्व वहन गर्दै गर्नुपर्छ त्यो भयो भने सबै बिरामीहरूका लागि लाभदायक हुन्छ चौथो शाखाका रूपमा धनगढ़ीमा ल्याब स्थापना गरिएको हो बुटोलपछि भैरवा दाङमा यस अघि नै नेशनल ल्याबको शाखा खुलेर सेवा दिइरहेको छ डडेन्द्रमा शिक्षक सेवा आयोगले भोलि लिन लागेको निमावी तह लाइसेन्सको परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ देशभर एकैसाथ हुन लागेको परीक्षाको तयारीका लागि अन्तिममा डडेलद्रामा परीक्षा केन्द्र व्यवस्थापनका सम्पूर्ण काम सकिएसँगै तयारी पूरा भएको जिल्ला शिक्षक कार्यालय डडेलधुराले जनाएको छ आज बिहान परीक्षा केन्द्रका केन्द्राध्यक्ष र परीक्षा समन्वय समितिको अभिमुखीकरण बैठक आयोजना गरी तयारी पूरा गरिसकिएको जिल्ला शिक्षा अधिकारी दुर्गादत्त विष्टले जानकारी दिनुभयो जिल्लामा विभिन्न पाँचवटा विषयमा लिन लागेको परीक्षाका लागि जिल्लाका जिल्लामा आठवटा केन्द्र तोकिएको उहाँले बताउनु भएको छ एउटा विषयको परीक्षा भने डोटीको दिपायलमा हुनेछ पाँचवटा विषयको परीक्षा सञ्चालनका लागि उग्रतारा उमावि पोखरा डडेलधुरा बहुमुखी क्याम्पस र महेन्द्र नमुना उमाविमा दुई दुईवटा केन्द्र तोकिएको छ भने माउन्टेन उमावि बागबजार र बैजनाथ मावि मौरडामा एउटा एउटा केन्द्र तोकिएको छ नेपाली विषयको परीक्षा डडेलधुरा बहुमुखी क्याम्पस र महेन्द्र नमुना उच्च माध्यमिक विद्यालयमा हुनेछ भने अंग्रेजी विषयको परीक्षा उग्रतरा उमावि र बैजनाथ माविमा हुने जनाइएको छ साथै गणित विज्ञान र गणित विज्ञान विषयको परीक्षा माउन्टेन उमाविमा हुनेछ तर सामाजिक विषयको परीक्षा भने डुटीको सिलगढ़ीमा रहेका दुईवटा विद्यालयमा हुनेछ सामाजिक विषय बाहेकका अन्य विषयमा फाराम भरेका एक हजार पाँच सय पच्चीस जनाले डडेलधुरामा तोकिएका केन्द्रबाट परीक्षामा सहभागिता जनाउने जिल्ला शिक्षा कार्यालयले जनाएको छ सामाजिक विषयका सात सय दुईजनाले भने डोटीको सिलगढ़ीमा परीक्षा दिनुपर्नेछ परीक्षामा सबैभन्दा बढ़ी नेपाली विषयमा नौ सय एकजनाले परीक्षा फारम भरेका छन् भने सबैभन्दा कम विज्ञान विषयमा बाह्रजनाले मात्र उक्त फारम भरेका छन् त्यस्तै गणित विषयमा छयानब्बे जनाले परीक्षा दिनेछन् भने अंग्रेजीमा चार सय पचपन्न जनाले परीक्षा दिनेछन् परीक्षा बिहान आठ बजेबाट शुरू हुनेछ बैतडीको गाजरी गाविस स्थित इरानागाड जलविद्युत आयोजनामा बिग्रेको तीन वर्षभन्दा बढ़ी समयसम्म बन्न नसक्दा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् एघार वर्ष अघि जिल्ला विकास समिति र गरीबी निवारण कोषबाट निर्माण भएको पन्ध्र किलोवाट क्षमताको लघु जलविद्युत बन्द भएपछि वड़ा नम्बर एक दुई र छमा एक सय अस्सी घर परिवार अन्धकारमा बस्न बाध्य भएको स्थानीय जनक सिंह धामीले बताउनु भएको छ मेसिनमा खराबी आएपछि आर्थिक अभावमा मर्मत गर्न नसकेको धामीले जानकारी दिनुभएको छ बिग्रेको मेसिन मरमत हुन नसक्दा आयोजनाका तार तथा पुलहरू लथालिङ्ग अवस्थामा रहेका छन् जलविद्युत आयोजना संचालक समितिसँग मर्मतका लागि आवश्यक रकम नहुँदा समस्या आएको हो मर्मत सम्भारको लागि सरकारवाला निकायसँग आग्रह गर्दा समेत सुनवाई नभएको स्थानीयले गुनासो गरेका छन् यस्तै शिवलिङ्ग गाविसमा रहेका चारवटा लघु जलविद्युत आयोजना समेत लामो समयदेखि बन्द रहेका छनृ नेपाल जेसिज क्षेत्र घ अन्तर्गतको अध्यक्षीय बैठक आज डडेलधुरामा सम्पन्न भएको छ पूर्वमा गैंडाकोट जेसिसदेखि पश्चिम महेन्द्रनगरसम्मका त्रिचालिसवटा शाखाका अध्यक्षहरूको उक्त बैठकमा सहभागिता रहेको थियो नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर रविन्द्र गुरूङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रमुख प्रतिनिधि तथा युवा सम्बद्ध संस्थाका प्रतिनिधि समेत सहभागी रहेका थिए सुदूरपश्चिमको पर्यटकीय सम्भावनाका साथै आर्थिक विकास समेतलाई टेवा पुगाउने उद्देश्यका साथ नेपाल जेसी क्षेत्र घको अध्यक्षीय बैठक डडेलधुरामा राखिएको हो डडेलधुरामा सम्पन्न अध्यक्षीय बैठकमा बोल्दै नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर रविन्द्र गुरूङले सुदूरपश्चिममा प्राकृतिक सम्पदा र जटीबुटीको सम्भावना रहेको बताउँदै स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारका रूपमा स्थापना गर्न सक्ने बताउनुभयो अध्यक्ष गुरूङले सम्पूर्ण युवाहरूलाई जेसिसमा आबद्ध भई देशको विकासका लागि आवाज उठाउन आग्रह गर्नुभयो महाकाली नदीमा रहेको दक्षिण एसियाकै सबैभन्दा लामो दोधरा चाँदनी झोलङ्गे पुल आवश्यक मर्मतको अभावमा जीर्ण बनेको छ जिल्ला विकास समिति कञ्चनपुरको तहतमा रहेको उक्त पुल समय समयमा आवश्यक मर्मत नगरिँदा जीर्ण भएको स्थानीयले बताएका छन् तेह्र वर्ष अघि दोधारा चाँदनी नगरपालिकाका लागि महेन्द्रनगर सदरमुकामसँग जोड्ने उद्देश्यले निर्माण गरिएको उक्त पुलमा दैनिक क्षमता भन्दा बढ़ी लोड बोकेका मोटरसाइकल चल्नाले पुलका नट बोल्टहरू खसेका छन् भने ठाउँ ठाउँमा पुलका डण्डीहरू टुटेकाले पुलमा जुनसुकै समयमा पनि दुर्घटना हुन सक्ने देखिन्छ जिल्ला विकास समिति कञ्चनपुरले पुल मर्मतका लागि भन्दै वर्षले उक्त पुलमा आवतजावत गर्ने सवारी साधनबाट तीन लाख बढ़ीको राजस्व उठाउने गर्दछ स्थानीय विकास अधिकारी मोहन पौड्यालले पुलमा सानो तीनो मर्मत स्थानीय स्तरबाट गर्ने गरेको तर बजेट अभावले गर्दा जिल्लामा रहेका पाँचवटा अन्य झोलंगे पुलमा पनि मरमत गर्नुपर्ने भएकाले मरमत गर्न नसकिएको बताएका छन् तर दोधरा चाँदनी झोलंगे पुलमा वृहत मरमत गर्नुपर्ने र त्यसका लागि झोलङ्गे पुल महाशाखालाई गुहार्नुपर्ने समेत बताएका छनृ तपाईँ युनिटी खबर सुनिरहनु भएको छ कैलालीमा दलका नेता र पहुँचवालाको अडानका कारण पुनर्संरचनाको अन्तिम रूप लिन पुनर्संरचनाले अन्तिम रूप लिन सकेन कञ्चनपुरमा कृष्ण जन्माष्टमीको फूल विसर्जन गर्न नदीमा गएकी बालिका बेपत्ता राष्ट्रिय प्रदूषण नियन्त्रण रणनीति बनाउने कार्य शुरू लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला राष्ट्रिय गौरा महोत्सव दुई हजार त्रिहत्तर विगतका वर्षहरू चाहिँ यस वर्ष पनि श्री राधा कृष्ण मन्दिर विकास समितिको आयोजनामा यही भाद्र पन्ध्र गतेदेखि अठार गतेसम्म सुदूरपश्चिमकै शान कलात्मक एवं ऐतिहासिक देउडा कार्यक्रम गरिने भएकोले सुदूरपश्चिमका सम्पूर्ण कलाकारहरूलाई नाम दर्ताका लागि हार्दिक अनुरोध गरिन्छ गौरा महोत्सवका कार्यक्रमहरू यही भाद्र आठ गते गौरा देवीलाई श्री राधाकृष्ण मन्दिरमा भित्राई पूजा साझा गरिने यही भाद्र नौ गते दिउँसो श्री कृष्ण जन्माष्टमी भजन कीर्तन र राति श्री कृष्ण भगवानको पूजा आजाका साथै अहोरात्र भजन कीर्तन गरिने यही भाद्र दस गते दिउँसो एक बजे श्री कृष्ण भगवानको डोल यात्रा बजार परिक्रमा गरिने यही भाद्र पन्ध्र गते बिहान एघार बजे गौरा देवीको सम उद्घाटन गरी सोही दिन गौरा नाच फाग धुमारी लगायत विविध कार्यक्रम गरिने यही भाद्र सोह्र गते बिहान एघार बजेदेखि गौरा नाच फाग चैत हुडकेली बालोनाथ घुइचम्पा अठेवाली पुरुष महिला देउडाका साथै गौराका विविध कार्यक्रम गरिने यही भाद्र सत्र गते बिहान एघार बजेदेखि गौरा देवीका निरन्तर कार्यक्रमहरू महिला र पुरुष देउडा प्रतियोगिताहरू सञ्चालन गरिने यही भाद्र अठार गते गौरा नाच फाग बालु नाच गौरा देवीलाई पूजा आजका साथ श्रीकृष्ण मन्दिरमा सेलाउने र गौराका विविध कार्यक्रमका साथ पुरस्कार वितरणका साथै नतिजा प्रकाशन र गौरा समापनको कार्यक्रम गरिने यही भाद्र तेह्र गते भित्र कलाकारहरूले नाम दर्ता गराइसक्नु पर्नेछ नाम दर्ता फोनबाट पनि गराइनेछ स्थान श्री राधाकृष्ण मन्दिर परिसर बाग बजार डडेलधुरा सम्पर्क व्यक्ति संयोजक देवराज भट्ट मोबाइल अन्ठानब्बे अडचालिस छ्यात्तर साठी छ्यासठी कार्यालय सचिव भोजराज ओझा मोबाइल अन्ठानब्बे अडचालिस छ्यात्तर बाहन्न बाह्र काठमाडौँका अनुभवी विशेषज्ञ डाक्टर अब जय बाबा क्लिनिक सेन्टर डडेलधुरामा महिलाको तल्लो पेट दुख्ने सेतो पानी बग्ने यौनी चिलाउने र रातो हुने रोगको उपचार अब जय सिद्ध बाबा क्लिनिक सेन्टर डडेलधुरामा यही भाद्र एघार गते डाक्टर लोकेन्द्र लिम्बू एमबीबीएस एमडीद्वारा गरिने नोट सीमित संख्यामा बिरामी जाँच उपचार र परामर्श दिइने भएकाले अग्रिम नाम दर्ता गराई ढुक्क हुनुहोस् नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ सम्पर्क मोबाइल अन्ठानब्बे अडचालिस पचासी सन्ताउन्न सन्ताउन्न र अन्ठानब्बे दस सत्तरी उना पचास उना पचास तपाईँ अहिले बयानब्बे दशमलव दुई मेगा हर्जमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुन्दै हुनुहुन्छ भर्खरै हामीले प्रस्तुत गरेका थियौं धनगढ़ीमा अत्याधुनिक र सुविधा सम्पन्न स्वास्थ्य प्रयोगशाला संचालन स्वास्थ्य जाँचका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने विश्वास डडेलधुरामा शिक्षक सेवा आयोग निमावि तहको परीक्षा तयारी पूरा लघु जलविद्युत आयोजना विक्रेता बैतडीको गाजरीवासी तीन वर्षदेखि अन्धकारमा दक्षिण एसियाकै लामो दोधरा चाँदनी झोलङ्गे पुल मरमत अभावमा जीर्ण लगायतका समाचार अब बाँकी प्रसंग राजनैतिक दलका स्थानीय अगुवा र पहुँचवालाको रजाईले कैलालीमा स्थानीय तहको पुनर्संरचनाको कामले अन्तिम रूप लिन सकेको छैन स्थानीय तहको पुनर्संरचनामाथि राजनैतिक दलका नेता र पहुँचवालाको रजाई हुँदा कामले अन्तिम रूप लिन नसकेको हो जिल्ला स्तरका नेताको अडानका कारण स्थानीय तह पुनर्संरचनामा सहमति जुट्न सकेको छैन त्यस्तै पहाड़ी गाविसका जनताले स्थानीय निकाय पुनर्संरचना आयोगले प्रस्तावित गरेको खाकाप्रति असन्तुष्टि जनाएका छन् स्थानीय निकाय पुनर्संरचना आयोगले कैलालीमा पाँच नगरपालिका एक उपमहानगरपालिका र चारवटा गाउँपालिका सहित दसवटा स्थानीय निकायको पुनर्संरचनाको प्रस्तावलाई अन्तिम खाकाका रूपमा केन्द्रमा पठाउने तयारी गरेको छ पण्डौन र सुगरखाललाई तराईतिर गाभिएको प्रति उक्त गाविसका स्थानीय स्थानीयले विरोध जनाएका हुन् कैलालीका सातवटा पहाड़ी गाविसलाई समेटेर दुईदेखि तीनवटा गाउँपालिकाको माग गर्दै स्थानीय विकास अधिकारी तथा प्राविधिक सहयोग समितिका संयोजक केशव प्रसाद विमलेको ध्यानकर्षण समेत गराएका छन् कृषि मन्त्री गौरी शंकर थारूले प्रधानमन्त्री आधुनिक कृषि परियोजनामा प्रधानमन्त्री शब्दको विकल्प खोज्न सकिने बताउनु भएको छ कैलाली उद्योग वाणिज्य संघले आज आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री थारूले सो कुरा बताउनु भएको हो प्रधानमन्त्री शब्दको विकल्प खोज्न सकिने भन्दै मन्त्री थारूले प्रधानमन्त्रीको ठाउँमा किसान नेता भीमदत्त पन्त या अन्य कुनै नाम राख्न सकिने बताउनुभयो मन्त्री थारूले कृषिमा आधुनिकीकरणका लागि प्रधानमन्त्री आधुनिक कृषि परियोजना लागू गर्ने क्रममा रहेको बताउनु भएको छ परियोजना लागू गर्नका लागि मन्त्रालयले प्रधानमन्त्री समक्ष फाइल पठाइसकेको भन्दै मन्त्री चौधरीले प्रधानमन्त्रीले स्वीकृत गरेपछि आगामी असोजबाट परियोजना मुलुकभरि लागू हुने जानकारी दिनुभयो उहाँले कृषिको विकासका लागि आधुनिकीकरण र प्रविधिमा ध्यान दिनुपर्नेमा जोड़ दिनुभएको छ नेपाल कृषि प्रधान मुलुक भएको उल्लेख गर्दै मन्त्री थारूले आधुनिक प्रविधिमा जोड़ दिन सके कृषिबाट आत्मनिर्भर हुन सकिने बताउनु भएको छ कैलाली उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कर्ण कुंवरले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा पूर्व अध्यक्ष दिनेश राज भण्डारीले उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो महाकाली नदीमा कृष्ण अष्टमीको फूलपाती विसर्जन गर्न गएका एकजना बेपत्ता भएका छन् दोधरा चाँदनी नगरपालिका नौका खिमबहादुर राणाकी दश वर्षकी छोरी सविता राणा महाकाली नदीमा डुबेर बेपत्ता भएकी हुन् शुक्रबार कृष्ण अष्टमीको फूलपाती विसर्जन गर्न महाकाली नदीमा गएका बेला सबिना र दोधरा चाँदनीकै पवन थापाकी सोह्र वर्षकी छोरी सीता थापालाई नदीले बगाएको थियो स्थानीय बासिन्दाले सीताको सकुशल उद्धार गरे पनि सबिना भने हराइरहेको कञ्चनपुरका प्रहरी प्रमुख तुलसी अधिकारीले जानकारी दिनु भएको छ उहाँले बेपत्ता सबिनाको खोजी गरिरहेको बताउनु भएको छ उद्धार गरिएकी सीताको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरेपछि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ बैतडीको झुलाघाट नाका हुँदै भारत जाने बालबालिकाको संख्यामा वृद्धि भएको छ विद्यालयको पढ़ाई छोडेर घरबाट भागेर भारत जाने बालबालिकाको संख्यामा वृद्धि भएको सिमानाका प्रहरी चौकी झुलाघाटले जनाएको छ गत आर्थिक वर्षमा मात्रै भारत भागेर जान लागेका सताइसजना बालबालिकाहरूलाई सिमानाका प्रहरी चौकी झुलाघाटले उद्धार गरी आफन्तलाई बुझाएको छ भने अठार बालबालिका अझै बेपत्ता भएका छन् बेपत्ता बालबालिका सिमानाका हुँदै भारत गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ घरमा खाना लगाउन नपुग्ने भएकाले बैतडीका विभिन्न ठाउँका बालबालिका घरबाट भागेर भारत जाने गरेको प्रहरले जनाएको छ पछिल्लो समय बालबालिका मात्रै नभएर महिला पुरूष पनि सिमानाका हुँदै भारत जानेको संख्या बढ़ेको पाइएको छ यस्तै गत आर्थिक वर्षमा पन्ध्र महिला र चार पुरूष गरी जनालाई सीमा प्रहरी चौकी झुलाघाटले उद्धार गरेको छ भने अझै एक्काइस महिला र चार पुरूष गरी पच्चीस जना बेपत्ता रहेका छन् बैतडी लगायत अन्य जिल्ला जिल्लाका महिलाहरू अरूको लहलहमा लागेर भारत जाने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ यो आर्थिक वर्ष शुरू भए तापनि अहिलेसम्म तीनजना बालबालिकाको उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी ऐन कानून निर्माण गर्ने उद्देश्यले वातावरण विभागले राष्ट्रिय प्रदूषण नियन्त्रण रणनीति तथा कार्ययोजना बनाउन शुरू गरेको छ कार्यशालामा विभागका महानिर्देशक गणेश कुमार श्रेष्ठले आगामी पन्ध्र वर्षलाई ध्यानमा राखेर वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी कार्ययोजना तयार गर्न लागि राजधानीमा आयोजित कार्यक्रममा बताएका छन् सो अवसरमा विभागले तयार गरेको प्रारम्भिक प्रतिवेदनमाथि छलफल गरिएको थियो कार्यक्रमका सहभागीहरूले वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी कानूनको अभावमा वातावरण प्रदूषणलाई नियन्त्रण गर्न नसकिएको गुनासो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 पढ्न र चाहेको बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ अवस्था समाचार बुलेटिनबाट हामी द्वय विदा हुन्छौ नमस्कार